टाइम अहिले दिउँसोको एक बज्यो अहिले दिउँसोको एक बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण हजुर यस अर्पण खबरको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल भारत भ्रमणमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ आज बिहान नयाँ दिल्लीमा भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले तोकीको समयमा संविधानसभा चुनाव हुनुपर्ने आफ्नो देशको चाहना भएको बताउनुभयो उहाँले संविधानसभा चुनाव चुनावका लागि आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभयो भारत भ्रमणमा का क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बिहिबार कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो नेपालले विदेश मन्त्री सलमान खुर्सिद र भारतका विभिन्न राजनैतिक दलका नेताहरूसँग आज नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ पाँच दिने भ्रमणका लागि भारत जानुभएका नेपाल आइतबार स्वदेश फर्कने कार्यक्रम छ नेकपा माओवादी निकट युवा संगठनका कार्यकर्ताले चुरे भावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई कालमोसो दल्ने प्रयास गरेका छन् तिनकुने स्थित होटल नेशनल भिजनमा पार्टीका कार्यकर्ताहरूसँग रहेका निरौलालाई आज बिहान नौ बजेतिर राष्ट्रिय युवा जनस्वयंसेवकका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् जनस्वयंसेवाले भने भूमाफियाको गिरोह सञ्चालन गरेको भन्दै सामाजिक कारवाही गरेको जनाएको छ वैद्य माओवादीका केन्द्रीय सदस्य उदय चलाउनेको टोलीले गत वैशाखमा पनि निरौलालाई अपहरण गरी पार्टी कार्यालय बुद्ध नगरमै बन्धक बनाएका थिए एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाज रूपान्तरणमा लाग्ने विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ नेम इन्स्टिच्युटले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले नयाँ नेपालको संकल्प गर्दै सामाजिक रूपान्तरणमा लाग्न आग्रह गर्नुभएको हो उहाँले पुरानो सामाजिक एकता पुरानो भइसकेको उल्लेख गर्दै प्रचण्डले नेपाली समाजलाई नयाँ एकता सहितको रूपान्तरणका लागि जनयुद्ध शुरू गरेको उल्लेख गर्नुभयो उहाँले नेपालको इतिहास नेपालको गौरव भएको भन्दै नेपालको गौरव पुनस्थापित गर्नुपर्नेमा जोड दिनुभयो रोजगारका लागि कोरिया जान चाहने युवाहरूको लागि आवेदन खुला भएको छ आज प्रकाशित सूचना अनुसार आउँदो भाषा परीक्षाका लागि भदौको पाँच गतेदेखि आठ गतेसम्म आवेदन फारम दर्ता गर्न सकिनेछ आवेदन फारम वितरण र दर्ताका लागि काठमाडौँमा सानो गौचरण खेल मैदान ज्ञानेश्वर र सिद्धार्थ वनस्थली इन्स्टिच्युट किर्तिपुरको ल्याबोरेटरी माध्यमिक विद्यालय तोकिएको छ परीक्षा स्थल र परीक्षा समय भने फेरि अर्को सूचना निकालेर जानकारी गराइने वैदेशिक रोजगार विभागको एपीएस कोरिया शाखाले जनाएको छ काठमाडौँ बाहिर भने धरान र बुटबलबाट आवेदन फारम दर्ता गर्न सकिनेछ शैक्षिक वातावरण बिग्रिएको भन्दै मोहन वैद्य निकट अखिल क्रान्तिकारले चितवनको बालकुमारी कलेज बन्द गराएको छ क्याम्पस बन्द हुँदा पठन पाठन प्रभावित भएको छ नेपाल विद्यार्थी संघ र एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारले क्याम्पसको पुस्तकालयमा तोडफोड र सहायक क्याम्पस प्रमुखको कुर्सी जलाउने कार्य गरेपछि शैक्षिक वातावरण धमिलिएको भन्दै वैद्य निकट अखिल क्रान्तिकारीले क्याम्पस बन्दको आह्वान गरेको हो छात्रवृत्ति वितरण गर्ने क्रममा आफू निकटका विद्यार्थीहरू नपरेको भन्दै नेपाल विद्यार्थी संघले बिहिबार बिहान सहायक क्याम्पस प्रमुख शिव पौडेलको कुर्सी जलाएको थियो सोही घटनाका विषयमा बिहिबार नै क्याम्पसले राखेको छलफलमा आफूलाई नबोलाएको भन्दै एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारले पुस्तकालयको कम्प्युटर तोडफोड गरेको थियो भने झ्यालका सिसाहरू फुटाएको थियो छात्रवृद्धिको रकम बढाउनु पर्ने विद्यार्थी संगठनको माग पूरा नभएसम्म समस्या आइरहने बालकुमारी कलेजका सोभि सभापति रुद्र भट्टराईले बताउनुभयो Thank you. रौतडको विश्रामपुरमा आज बिहान वन तस्कर र वन रक्षक बीच गोली हानाहान भएको छ विश्रामपुरको बलेरी रेन्ज पोस्ट अन्तर्गतको जंगलमा हतियार सहित प्रवेश गरेका तस्करहरूले वन रक्षकको टोलीमाथि गोली चलाएका थिए वन रक्षक टोलीले समेत जवाफी फायरिङ शुरू गरेपछि दोहोरो गोली हानाहान भएको थियो तस्करबाट सात राउण्ड र वन कार्यालयबाट छ राउण्ड गोली फायरिङ भएको थियो करिब दसजनाको समयमा रहेका तस्करहरू काठ छाडेर बागमतीको किनार हुँदै भागेको र उक्त स्थानबाट बाट दस क्युफिट बराबरको सात थान गोलिया बरामद गरेको जिल्ला वन कार्यालय चन्द्रनगापुरका वन अधिकृत बाबुराम भण्डारीले बताउनुभयो कास्की कारागारबाट आज बिहान कैदी फरार भएका छन् जबरजस्ती क्रणीको मुद्दामा पूर्वपक्षको लागि थुनामा रहेका हेमबहादुर तामाङ आज बिहान पाउने आठ बजे फोहोर फालन निस्कने क्रममा फरार भएका हुन् कक्षा छमा अध्ययनरत एक बालिकालाई जबरजस्ती क्रणी गरेको अभियोगमा दुई हजार उनासत्तरी चैत्र बीस गते तामाङलाई पूर्वपक्षका लागि थुनामा राखिएको जेलर सुनिल अधिकारीले जानकारी दिनुभयो इराकमा भएको पछिल्लो आक्रमणमा कम्तीमा एकतिस जनाको मृत्यु भएको छ राजधानी बगदादबाट उत्तर पूर्वमा पर्ने बकदिया शहरमा भएको विस्फोटमा पन्ध्र जनाको मृत्यु भएको हो एक रात्री क्याफेमा मानिसहरू जम्मा भएका बेला विस्फोट भएको थियो इराकमा पछिल्लो समय त्यस्ता क्याफेलाई लक्षित गरी आक्रमण हुने क्रम बढेको छ यस्तै मदेनामा भएको बम आक्रमणमा दुईजनाको मृत्यु भएको छ यस्तै उत्तरी बगदादमा टाउको गोली प्रहार गरी हत्या गरेको अवस्थामा जना सिया मुस्लिमहरूको सब भेटेको अधिकारीहरूले जनाएका छन् र श्रीलंका र दक्षिण अफ्रिका बीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ लगातार दुई खेल जितिसकेको श्रीलंका आजको खेल जित्दै श्रृङ्खला कब्जा गर्ने दाउमा हुनेछ भने दक्षिण अफ्रिका पराजित यात्रामा पूर्ण विराम लगाउँदै श्रृङ्खलामा फर्कने प्रयास गर्नेछ खेल दिउँसो पौने तीन बजेपछि शुरू हुनेछ एउटा जिम्बावे र भारत बीचको दोस्रो एक क्रिकेट केही बेर अगाडि शुरू भएको छ जिम्बाब्वेले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा तानिएको भारतले खराब प्रदर्शन गरेको छ उसले चार ओभरको समाप्तिमा एक विकेट गुमाएर चौध रन जोडेको छ इन्डिया भारतका लागि अहिले शिखर धवन तीन र विराट कोहली नौ रन बनाएर क्रिजमा रहेका छन् भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा एक रन बनाएर पेबलियन फर्किएका छन् अवस्था दिउँसो एक बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार